सानो कही नाम छ सम्झिदानी थर थरी झन्काम छ कति रुम्ला म छटपटिँदै तडपिँदै कति मन्दराउँछ कल्पना गर्दानी नि यदि तिमीले छोड्यौ कस्तो हुम्ला कस्तो सानो सानोकै नाम छ सम्झिदानी नि थरथरी झन् काम छ कति रुम्लामा हो छटपटिँदै तडपिँदै कति रुम्लामा मन डराउँछ कल्पना कस्तो हुम्लामा कस्तो यदि तिमीले छोड्यौ भने कस्तो हुम्लामा कस्तो छटपटिँदै तडपिँदै कति रुम्लामा मन्दर कल्पना गर्दा नि यदि तिमीले छोड्यौ भने कस्तो हुम्लामा पासो लाएर नमरे कति रुम्लामा हो छटपटिँदै तडपिँदै कति रुम्लामा मन्दर कल्पना गर्दा यदि तिमीले छोड्यौ भने कस्तो हुम्लामा I'm आँसु भई बाँकी तिमी बिनाको जिन्दगी कति रुम्लामा छटपटिँदै तडपिँदै कति रुम्लामा मन कल्पना गर्दानी नि यदि तिमीले छोड्यो भने कस्तो हुम्लामा पाउलामा आँसु भई प्रिय तिमी बिनाको जिन्दगी कति रुम्लामा हो छटपटिँदै तडपिँदै कति रुम्लामा मन डराउँछ कल्पना गर्दा छोड्यो भने कस्तो हुम्ला म कस्तो हुम्ला म यदि तिमीले छोड्यौ भने कस्तो हुम्ला हो छटपटिँदै तडपिँदै कति रौँलामा मन डराउँछ कल्पना गर्दा नि यदि तिमीले छोड्यौ भने कस्तो हुँला जिने गरेर नि धाउला कति रुम्ला हो छटपटिँदै तडपिँदै कति रुम्ला मन कल्पना गर्दा नि यदि तिमीले छोड्यौ भने कस्तो हुम्लामा कस्तो लामा तिमीले छोड्यौ भने कस्तो म कस्तो हुँलामा